फकिन थाल्यो नेपाल भन कसलाई दिने दोष कुन नेताले सिद्धायो होला सरकारी कोष सबैले औलाउँछन् एक अर्का माथि कति छन् बिरालो यहाँ दुधको साक्षी जनताको सेवक बस चाहारीमा हिलो छाप्दै दम्कदैछ चिल्लो गाडीमा मन लागि गर्न उसलाई छैन रोकटो अलि गदापनको छैन के हो गरिबी र बोक झुटो आश्वासन दि बटुलिँदै भोट सहरमा म त बिर्सिदियो गाई गोठ खै त शहीदको परिवारलाई लगाइन मल मै खाउँ मै लाउँ बुझेन उनको चलन हेर त मोटाएर सुनेको ती गाला वस्त्र अलङ्कार सबै सुनको माला राजनीति गर्नेको यस्तो नै हो चारामाला political drama is like Mahabharat यो हो नाटक सडकबाट नै सुरु हुने यो हो नाटक सडकमा नै यो खतम हुने नाटक छुटो वासमा बाँधिदिने दिने नाटक जिउँदो लासु बनाइ सही बने सबको छ यहाँ सबको ताल हाल माल भित्र फाइदाको लागि जनता र को मित्र के मेरो नाम हो एड्वे र म भन्दैछु जुन पहिला बुढा पाका भन्दथे विथ मिस्टर के अचम्मको रानको मेल सजिलो गरी बुझाउँदै राजनीतिको कुटी कुटितिज्ञ खेल हत्या गर्ने बने सेट सेवा गर्ने बने जोगी ढिलो तिन गाह्रो पर्दा उब्केर भागे दोषी साथमा ढोङ गर्दै बढ्दो मोटो सामो तेल प्रशासन बन्यो लोभी लडाको भिडन्तमा गुज्रे अब बाँकी रह्यो के चोर छ कार ठगहरू काम गर काम धेरै गफ नदे गरिबको जब खुल्छ गाता छाउँछ यहाँ नाटा बोल्नेको भिख्यो पिठो नबोल्नेले भेट्यो भाटा भ्रष्टाचारको छरीमा यहाँ छैन ओर्ने छाता पोलिटिकल ड्रामा मतलब भुल्यो राजनीतिज्ञ नाटक नाटक सडकमा नै आशा बनाइ सही बने आशा छ फाटक एउटा नयाँ सोचको परिवर्तनको जनतालाई झुक्क्याउने होइन जनताको हितको लागि लड्ने व्यक्ति चाहिन्छ त्यसको लागि बन्द गर्नुपर्छ यस्ता राजनैतिक नाटकहरू यो हो नाटक सडकबाट नै सुरु हुने यो हो नाटक Sarak mane yo koto mune hey Chuto wa swasha ma pati dine Chuto la super nice so he funny